चुलाबाट भालुको पित्तसहित भारतीय नागरिक पक्राउ कञ्चनपुरमा छ महिनामा दसजनाको हत्या प्रहरीको अनुसन्धान र कारवाही फितलो भएको पीडित पक्षको गुनासो सुदूरपश्चिममा सवारीको चाप वर्षेनी बढे पनि ट्राफिक जनशक्ति न्यून हुँदा सडक व्यवस्थापनमा चुनौती एकजना ट्राफिक प्रहरले पाँच सवारी हेर्नुपर्ने बाध्यता सेती अञ्चल अस्पतालमा फार्मेसी सञ्चालन गर्न दिएको निर्देशन अझै कार्यान्वयन भएन भारतको दुधवा नेसनल पार्कबाट आउने हात्ती गाउँ पस्न थालेपछि कैलालीको दक्षिणी क्षेत्रका जनता आतंकित र मलेसियामा बस्ने सुदूरपश्चिमेलीहरूले मलेसियामा गौरा पर्व मनाउने प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्ज र इन्टरनेटमा Radio Unity dot com dot एनबीबाट प्रसारण भइरहेको बिहान सात बजेको युनिटी खबरमा स्वागत छ म गणेश ठगुन्ना सबैभन्दा पहिले केही प्रमुख विषयवस्तु भालुको दार्चुलामा हिजो दिउँसो एक भारतीय नागरिकलाई प्रहरले पक्राउ गरेको छ पक्राउ पर्नेमा भारतको पिथोरागढ ग्राम दर थाना धारचुलाका पैंतिस वर्षीय चन्द्रसिंह दरियाल रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक सुशील सिंह राठौरले जानकारी दिनुभएको छ दरियाललाई दार्चुलाको अपी नगरपालिका एघार पुलघाट स्थित चेकपोस्टमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त चेक जाँचको क्रममा दिउँसो साढे दुई बजे झोलामा लुकाई छिपाई ल्याएको अवस्थामा चौतिस दशमलव सात शून्य ग्राम अवैध भालुको पित्त एक थानसहित पक्राउ गरिएको हो भालुको पित्तसहित पक्राउ परेका दरियाल अहिले प्रहरी नियन्त्रणमा रहेको र आज जिल्ला वन कार्यालयको जिम्मा लगाइने प्रहरीले बताएको छ कञ्चनपुरमा पछिल्ला केही महिना यता हत्या र हिंसाका घटनामा वृद्धि भएको छ छ महिना यता मात्र कञ्चनपुरमा दसजनाको हत्या भइसकेको छ आपराधिक घटना बढ्दै जाँदा प्रहरीको अनुसन्धान तथा कारवाही भने फितलो भएको पीडित पक्षको गुनासो छ दुई हजार बहत्तर साल फागुन सोह्र गते कञ्चनपुरको झलारी पिपलाडी नगरपालिका कलुवापुरका होटल व्यवसायी दामोदर अवस्थीको घाँटी रेटेर विभत्स हत्या भएको थियो त्यस यता महेन्द्रनगर गोबरैयाका एक नाबालकलाई आफ्नै बुवाले हत्या गरे चैत छ गते दैजीका विष्णु भट्टको हत्या गरी सब राजमार्गमा फलेको अवस्थामा भेटियो भने दुई हजार त्रिहत्तर वैशाख तेइस गते महेन्द्रनगरको संगम होटलमा दुईजनाको मजदूरको पनि विवश हत्या भयो त्यस्तै पुनर्वास नगरपालिकाकी बासमती राणा बेदकोट चम्पापुरकी रामदुलारी राणा सहित गरी छ महिना यता दसजनाको हत्या भएको छ हत्या गरिएका तथा शंकास्पद मृत्यु भएका व्यक्तिका आफन्त तथा अधिकारकर्मीले प्रहरीले दोषीलाई उन्मुक्ति दिएर पीड़ाको घाउ झन बल्झाउने काम गरेको आरोप लगाउँदै निष्पक्ष छानबिनको माग गर्दै प्रहरी विरूद्ध सड़क आन्दोलनदेखि जिल्ला प्रहरी कार्यालय घेराउसम्म गरेका छनृ न्यायका लागि प्रहरीमा जाहेरी दिन समेत सड़क आन्दोलन गर्नुपर्ने अवस्था आएकोमा अधिकार कर्मीहरूले चिन्ता व्यक्त गरेका छन् समाजमा शान्ति सुरक्षा कायम राख्न खटिनुपर्ने प्रहरले किटानी जाहेरी दिँदा समेत घटनाको अनुसन्धानमा चासो नदेखाएको अधिकार कर्मीहरूको आरोप रहेको छ महिला अधिकार कर्मी शारदा चन्दले घटनाको अनुसन्धान गरी पीड़ितलाई न्याय दिनुपर्ने प्रहरी प्रशासनले उल्टै प्रमाण नष्ट गरेको आरोप लगाएकी छिन् अधिकार कर्मीको आरोपलाई प्रहरले भने अस्वीकार गरेको छ कतिपय घटनाका दोषी पहिचान गरी कारवाही प्रक्रिया अघि बढाएको दावी प्रहरीको छ कञ्चनपुरका प्रहरी परीक्षक तुलसी प्रसाद अधिकारीले पछिल्ला दिनमा जिल्लामा हत्या र हिंसाका घटनामा भने वृद्धि भएको स्वीकार गर्दै घटनामा संलग्नलाई कारवाही गरिने बताएका छन् प्रमुख जिल्ला अधिकारी मनोहर प्रसाद खनालले पीड़ितलाई न्याय दिलाउन कुनै कसर नराखिने प्रतिबद्धता व्यक्त गरेका छन् उनले घटनाको सत्य तथ्य छानबिन गर्न प्रहरीलाई निर्देशन दिइसकेको स्पष्ट पारेका छन् केही महिनादेखि बढ्दै गएका हत्या र हिंसाका घटनाले कञ्चनपुरका सर्वसाधारणलाई भने त्रसित बनाउँदै गएको छ पटक पटक भइरहेका यस्ता घटना नियन्त्रण गर्न सरोकारवाला पक्ष बढी क्रियाशील हुनुपर्ने सर्वसाधारणको भनाइरहेको छ सड़कमा सवारीको चाप अनुसार ट्राफिक जनशक्ति कम हुँदा सड़क व्यवस्थापनमा समस्या भएको छ सवारीको चाप वर्षेनी बढे पनि ट्राफिक प्रहरीको जनशक्ति नबढ्दा समस्या भएको हो क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय तरिएका अनुसार सुदूरपश्चिमका तीन जिल्लामा ट्राफिक प्रहरी बेट स्थापना गर्न सकिएको छैन जनशक्ति अभाव भएकाले बाजुरा दार्चुला र बधाङमा स्थायी ट्राफिक बीट स्थापना गर्न नसकिएको क्षेत्रीय ट्राफिकका प्रहरी प्रमुख रमेश थापाले बताउनु भएको छ सुदूरपश्चिममा बहत्तर हजार सात सय चार सवारी दर्ता भएको र एकजना ट्राफिक प्रहरीले पाँच सय पैंचालिस सवारी साधन हेर्नुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयका हालत दरबन्दीमा एक सय बासठी जना मात्र ट्राफिक जनशक्ति रहेको छ ट्राफिक प्रहरीका लागि आवश्यक स्रोत साधनको अभाव भएका भने पनि सवारी व्यवस्थापनमा समस्या भएको हो जनशक्ति न्यून भएका कारण सड़क व्यवस्थापन गर्न नसक्दा दुर्घटनाको दर वर्षेनी बढ्दै गएको छ स्वास्थ्य सेवा विभागले सेती अञ्चल अस्पतालमा फार्मेसी सञ्चालन गर्न दिएको निर्देशन एक वर्ष पुग्दा पनि कार्यान्वयन भएको छैन अञ्चल अस्पताल व्यवस्थापन समिति र अस्पताल प्रशासनले अस्पतालको फार्मेसी सञ्चालनमा अहिलेसम्म कुनै सुरसार पनि छैन प्रधानमन्त्री पुष्पकमल दाहालले पनि केही दिन अघि हरेक सरकारी अस्पतालले आफ्नै फार्मेसी सञ्चालन गर्न आर्थिक प्याकेज सहित निर्देशन दिएका छन् अस्पतालको आफ्नै फार्मेसी सञ्चालनमा आएमा अस्पतालमा उपचार गराउन आउने बिरामीले चौबिसै घण्टा सुलभ र सहज रूपमा औषधि पाउने तथा अस्पताललाई आवश्यक पर्ने औषधि इसिजी पेपर पन्जा मास्क लगायत सामग्रीको अभाव पनि कम हुनेछ सेती अञ्चल अस्पतालका लेखापाल लोचन राज रेग्मीले अस्पतालमा फार्मेसी सञ्चालन गर्न पहल गरेको भए पनि आवश्यक स्रोत नभएका कारण सञ्चालन गर्न नसकेको बताउनु भएको छ फार्मेसी सञ्चालनका लागि भवन भए पनि आवश्यक पुँजी र जनशक्तिको अभाव भएको उहाँले बताउनुभयो सेती अञ्चल अस्पतालले वार्षिक एक करोड पचास लाख रुपियाँ मूल्यको औषधि खरिद गर्दै आएको छ सेती अञ्चल अस्पतालका मेडिकल सुपरिन्टेण्डेन्ट डाक्टर सूर्यबहादुर गुरूङले फार्मेसी सञ्चालन गर्न परिपत्र आए पनि औषधि खरिदको नीति र अनुदान नआएकाले फार्मेसी सञ्चालन हुन नसकेको बताउनुभयो यस्तै अस्पताल व्यवस्थापन समितिका अध्यक्ष यज्ञराज पाण्डेले फार्मेसी सञ्चालन गर्ने निर्णय गरिए पनि कार्यान्वयन हुन नसकेको बताएका छन् उनले सामाजिक स्वास्थ्य विकास समितिको आर्थिक सागमा भदौ महिनाभित्र फार्मेसी सञ्चालन गरिने बताएका छन् कैलालीमा सेती अञ्चल अस्पताल टिकापुर अस्पताल भजनी उदासीपुर मालाखेती जोशीपुर र सौमला प्राथमिक स्वास्थ्य केन्द्रमा विभागले आफ्नै फार्मेसी राख्न परिपत्र गरेको थियो हालसम्म जिल्लामा भजनी भवानी प्राथमिक स्वास्थ्य केन्द्रले मात्र दुई हजार बहत्तर जेठदेखि फार्मेसी सञ्चालनमा ल्याएको छ तपाईँ फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा इन्टरनेटमा Radio Unity dot com dot एनपीबाट युनिटी खबर सुनिरहनु भएको छ कैलालीको दक्षिणी सीमावर्ती क्षेत्रमा जंगली हात्तीको आतंक बढेको छ सीमावर्ती गाविस रतनपुरमा जंगली हात्तीको आतंक बढेको हो नियमित हात्ती आएर खेतीपाती घर लगायतमा नोक्सान गर्न थालेपछि स्थानीय त्रसित भएका छन् भारतको दुधुवा नेशनल पार्कबाट निस्केर गाउँसम्म पुग्न थालेपछि जंगली हात्तीको आतंक बढेको हो हात्तीको झुण्डले खेतीपातीमा ठूलो नोक्सान गर्न थालेको रतनपुर चार झुइया फाटाका स्थानीय फूलराज चौधरीले बताउनु भएको छ उहाँका अनुसार हात्तीको झुण्ड जता गए उतै नोक्सान गर्ने गरेको छ जैविक मार्गको रूपमा चिनिने सो क्षेत्रमा हरेक वर्ष हरेक सिजनमा जंगली हात्तीले नोक्सान गर्दै आएका स्थानीयको भनाइ रहेको छ दुदुवा नेसनल पार्कदेखि बसन्ता कोरिडरमा ओहोर दोहोर गर्ने क्रममा हात्तीले ठूलो क्षति गर्दै आएको हो कुनै कुनै बेला घरमा समेत क्षति पुर्याउँदा ज्यानको जोखिम पनि हुने गरेको रतनपुर तीन शिवपुरका स्थानीय लाहुराम चौधरीले गुनासो गर्नुभयो हात्तीको झुण्डा बेलुका नै दुधुवा नेसनल पार्कबाट निस्केर मोहना नदी किनारमा आउने गरेको उहाँले बताउनु भएको छ हात्तीले रतनपुर गाविसको मोहनपुर शिवपुर रतनपुर तेघरी भुइयाँ फाँचा रामपुर र पवेरा गाविसको पलिया गाउँसम्म खेतीपातीमा नोक्सान गर्दै आएको जनाइएको छ अहिले हात्ती नियमित आउन थालेपछि घर र खेतीपाती जोगाउनका लागि खेतमै गएर हात्ती धपाउने गरेको स्थानीयले जानकारी दिएका छन् बझाङको धङ्गाजी गाविसका स्थानीयले लगाएको स्याउ खेतबारीमै नष्ट हुन थालेपछि स्थानीय कृषक चिन्तित बनेका छन् धङ्गाजी आठ बगाडाका सत्री परिवारले लगाएको स्याउ बाँदर दुम्सी र चराचुरुङ्गीले खाएर बारीमै नष्ट गरेको स्थानीय कृषक दवेन्द्र सायरले बताउनुभयो भयो सायरले बारीमा रहेको एक सय क्विन्टल स्याउ मध्ये पचास क्विन्टल स्याउ जंगली जनावरले बोटमै नष्ट गरेको बताउनु भयो यस्तै अर्का कृषक राम बहादुर खण्डका बारीमा रहेको एक सय अस्सी क्विन्टल स्याउ समेत जनावर तथा चरासुङ चुरुङ्गीले बारीमै नष्ट गर्न लागेको भन्दै उहाँ पनि चिन्तित हुनुहुन्छ स्याउ खेतीबाटै आय आर्जन र घराइसी खर्च चलाउन सहज हुने भन्दै खेती गरे पनि जंगली जनावरलाई नै ठिक्क भएको मनमती खड्काले बताउनु भएको छ गाउँबाट बजार पुग्न दुई दिन हिँड्नुपर्ने भएकाले स्याउ बिक्री गर्न पनि गाह्रो भएको किसानको गुनासो रहेको छ किसानले गाउँमा प्रतिदाना एक रुपियाँका दरले स्याउ बिक्री गर्दै आएका छन् स्याउको भण्डारण कसरी गर्ने भन्ने ज्ञान नभएकाले स्याउ कुइने गरेको कृषकहरूले गुनासो गरेका छन् कृषक महेश सायर जानकी खड्का शेरबहादुर खड्का जनक खड्का लगायत अन्य सत्तरी परिवारले लगाएको स्याउ बारीमै थन्किएको छ स्याउ बिक्री गर्न उचित बजारको व्यवस्था नभएका कारण त्यहाँको स्याउ बारीमै कुइने र जंगली जनावर तथा चरासुरुङ्गीले नष्ट गर्ने गरेको किसानले दुखेसो गरेका छन् सुदूरपश्चिमेली सेवा समाज मलेसियाले सुदूरपश्चिमाञ्चलको धार्मिक एवं सांस्कृतिक पर्व गौराको शुभ अवसर पारेर रोजगारको सिलसिलामा मलेसियामा कार्यरत सबै सुदूरपश्चिमवासीहरूलाई एकै ठाउँमा भेला गरेर बिरुडा प्रसाद ग्रहण गर्दै पहिलो पटक यस वर्ष भदौ बाह्र गते अर्थात् अठाइस अगस्त दुई हजार सोह्र आइतबारका दिन कोलालम्पुरमा धुमधामका साथ गौरा पर्व मनाउने भएको छ कला संस्कृति भाषा र साहित्यको संरक्षण सम्वर्धन गरौं भन्ने मूल नारा लिएर सुदूरपश्चिमेली सेवा समाज मलेसियाले भदौ बाह्र गते अर्थात् अठाइस अगस्त दुई हजार सोह्र आइतबारका दिन कोलालम्पुरमा घरदेवीको पूजा आजा गर्दै बिरुडा प्रसादसँगै नाचगान गरेर विशेष देउडा खेलेर गौरपर्व मनाउन लागेको बैतडी सिद्धेश्वर घरमै वैदेशिक रोजगारीका लागि मलेसियामा रहेका तथा समाजका सदस्य हरिसिंह महराले जानकारी दिनुभएको छ देउडा खेलेर नाचगान गर्दै विशेष रूपमा मनाउने यो पर्व सुदूरपश्चिमका गाउँ गाउँमा सुनिने गौराका गीतहरूको रनको सुदूरपश्चिमेलीहरूले काठमाडौँको खुला मञ्चमा पनि हरेक वर्ष मनाउँदै आएका छन् भने पहिलो पटक मलेसियामा मनाउन लागि हो डोटीमा एकजना सात वर्षीय बालिका बलात्कृत भएकी छिन् यसै महिनाको उन्नाइस गते बालिका गोठालो गएको बेला बलात्कृत भएकी हुन् उनलाई तेह्र वर्षीय जगत साउद नाम गरेका किशोरले बलात्कार